रूप हुँदैन जसको रङ्ग हुँदैन रूप हुँदैन जसको रङ्ग हुँदैन जन्मिँदै जो कसैको ढङ्ग हुँदैन रूप हुँदैन जसको रङ्ग हुँदैन पुरा गर्दै प्रक्रिया सपारेर लेख्दै जाँदा रूप हुँदैन जसको रङ्ग हुँदैन जन्मिँदै जो कसैको ढङ्ग हुँदैन पुरा गरी प्रक्रिया सपारेर लेख्दै जाँदा भरिन्छ पाता साहित्यले नियम भङ्ग हुँदैन रूप हुँदैन जसको रङ्ग हुँदैन जन्मिँदै जो कसैको ढङ्ग हुँदैन नमस्कार तथा साहित्यिक अभिवादन कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा सन्देश र संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहर्जको रात्रिकालीन साहित्यिक बसाई कार्यक्रम साहित्यिक यात्रामा आज पनि एकैसाथ उपस्थित भइसकेका छौँ प्रविधि कक्षबाट राख्नु भएको छ प्राविधिक मित्र सागर परियार भनी आवाजमा म बसन्त श्रेष्ठ सूचना सन्देश र संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहरजको यो बसाइमा रहेर हामी कुनै दिन साहित्यिक बढाकुसारी गर्ने गर्छौँ भने कुनै दिन हामी तपाईँका तिनै साहित्यिक रचनाहरूलाई सम्प्रेषण गर्ने गर्दछौँ सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूको एउटै बसाई साहित्यका विविध विषयहरूमा रहेर छलफल गरिने यो बसाई यो कार्यक्रम साहित्यिक यात्रा आजको कार्यक्रम साहित्यिक यात्रामा हामी तपाईँका टेलिफोनहरू लिने छैनौँ अवश्य पनि तपाईँको त्यो प्रतीक्षाको घडीलाई हामी मेटाइसकेका छौँ यो रात्रिकालीन प्रहरमा रहेर आजको बसाइमा हामीले तपाईँका साहित्यिक रचनाहरू लिने छैनौँ सँगसँगै तपाईँको अघिल्लो हप्ताको उत्कृष्ट साहित्यिक रचनालाई समेत आज हामी उठान गर्ने छैनौँ त्यसलाई हामी अर्को हप्ता उठान गर्नेछौँ म यो प्रतिबद्धता जाहेर गर्न चाहन्छु हामी कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा रहेर जिल्लामा साहित्य क्षेत्रमा आफ्नो कलमहरूलाई चलाउँदै आउनुभएका साहित्यकार एवं अर्घाखाँची शिक्षा क्याम्पसमा अध्यापन गराउँदै आउनुभएका अध्यापक एवं लुम्बिनी बाङ्मय प्रतिष्ठान नेपाल जिल्ला कार्य समितिका अध्यक्ष विष्णु बस्यालसँगको साहित्यिक भलाकुसारीलाई आज हामी जोड्नेछौँ अवश्य पनि आजको बसाइमा रहेर हामीले उहाँसँगको साहित्यिक भलाकुसारीलाई जोड्नेछौँ यसर्थ हाम्रो स्टुडियोमा हुनुहुन्छ आदरणीय व्यक्तित्व साहित्यकार अर्घाखाँची शिक्षा क्याम्पसमा नेपाली विषय अध्यापन गराउँदै आउनुभएका विष्णु बस्याल हुनुहुन्छ सर्वप्रथम त यहाँलाई स्वागत छ धन्यवाद मलाई यसरी यो सूर्योदय एफएममा बोलाएर आफ्ना भावना र विचारहरू तथा साहित्य क्षेत्रका केही आफ्ना अभिव्यक्तिहरूलाई पस्कने जुन एउटा अवसर प्रदान गर्नुभयो यसका लागि म सूर्योदय एफएम परिवार तथा यो साहित्य कार्यक्रम सञ्चालकज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु अवश्य पनि हामी यो कार्यक्रम साहित्यिक यात्राभित्र रहेर हामीले साहित्यका विविध विषयहरूमा छलफल गर्ने गर्दछौँ समसामयिक नेपाली साहित्यिक वाङ्मयको विषयमा समेत हामीले यहाँनिर छलफल गर्ने गर्दछौँ र कुनै दिन हामीले साहित्य क्षेत्रमा कलम चलाउँदै आउनुभएका नवसर्जकहरू हुनुहुन्छ उहाँका साहित्यिक रचनाहरूलाई प्रत्यक्ष रूपमा टेलिफोन मार्फत उठान गर्ने गर्दछौँ भने आजको विषयमा हामीले तपाईँसँगको तपाईँको साहित्यिक यात्रा र तपाईँले साहित्य क्षेत्रमा के कस्ता रचनाहरू रच्नुभयो यो विषयमा हामी छलफल गर्नेछौँ सर्वप्रथम त तपाईँले नेपाली भाषा शिक्षण गर्दै आउनु भएको छ म तपाईँलाई सुरुमा नै सोध्न चाहे साहित्य के हो साहित्य वास्तवमा जीवनको एउटा दर्पण हो जीवन जगतलाई हेर्ने जुन दृष्टिहरू हुन्छन् ती दृष्टिहरूलाई आफू र समयानुकूल समाज सापेक्ष अगाडि ल्याउने काम साहित्यकारहरूको समाजका विभिन्न घटना परिघटना अनुभवहरूलाई विभिन्न कलात्मक ढाँचाबाट रोचक र आकर्षक ढङ्गबाट स्मरणीय ढङ्गबाट पस्कने काम साहित्यकारको हो भने विभिन्न विधामा रहेर गद्य वा पद्य जुनसुकै विधामा रहेर आफ्ना अनुभव भोगाई र समाजका यथार्थताहरूलाई पस्कने काम साहित्य हो साहित्यले गर्दछ यसैको साझा रूप यसैको एकीकृत रूप नै साहित्य हो भन्ने मलाई लाग्छ साहित्य आफैमा जगत हो जस्तो तपाईँले साहित्य जगत हो साहित्यले सम्पूर्ण पक्षलाई चाहिँ समावेश गरेको छ भनिरहँदा तपाईँले त नेपाली भाषा शिक्षण गर्दा र नेपाली साहित्य शिक्षण गरिरहँदा साहित्यमा पूर्वीय मान्यता र पाश्चात्य मान्यताहरू पनि देखिएका छन् कुन रूपमा देखिएको छ यो पूर्वीय र पाश्चात्य दुई धारहरू हामीले समाजमा देखिरहेका छौँ हाम्रो इतिहासहरूलाई हेर्दै जाँदा पूर्वीय धार र पश्चिमा धारहरू मा भिन्नताहरू पनि रहेको पाउँछौँ तापनि वैदिक युगबाट थालनी भएको यो पूर्वीय परम्परा निकै समृद्ध मानिन्छ पाश्चात्य जगतमा ग्रिक भाषामा तथा यो अङ्ग्रेजी भाषाका विभिन्न साहित्य क्षेत्रमा नयाँ नयाँ भनौँ न कृतिहरूको रचना भयो सामान्यत नाटक विधाबाट उद्भव भएको मान्ने गरिन्छ भने हाम्रो पूर्वीय ध्वनिवाद सँगसँगै विभिन्न पद्यात्मक कृतिहरूका माध्यमबाट अथवा पद्यात्मक साहित्यहरूका माध्यमबाट हाम्रो पूर्वीय साहित्य अगाडि बढेको हामीले पाएका छौँ समृद्धका हिसाबले ज्ञानका हिसाबले हेर्दै जाँदा पूर्वीय साहित्य जति भरपूर र खँदिलो छ त्यति पाश्चात्य साहित्य जगत छैन भन्न सकिन्छ तर यसको अर्थ साहित्य जगतमा केही छैन भन्ने चाहिँ होइन पाश्चात्य जगतमा पनि केही छैन भन्ने चाहिँ होइन हामीले साहित्य विषयमा छलफल गरिरहँदा अथवा भनौँ साहित्यको ओकालत गरिरहँदा मैले अन्य सर्जकहरूलाई पनि मैले प्रत्यक्ष अप्रत्यक्ष रूपमा पनि सोधेँ तपाईँले कस्तो अवस्थामा चाहिँ साहित्य रचना गर्नुहुन्छ साहित्यको उत्पत्ति कसरी हुन्छ भनेर सोधिराखेको छु म यही प्रश्न चाहिँ तपाईँलाई पनि सोध्न चाहे साहित्य कारले साहित्यहरूको रचना गर्छ स्रष्टा साहित्यकार हो तर जुनसुकै बेला जस्तोसुकै अवस्थामा पनि ती साहित्यहरूको ती वाङ्मयहरूको रचना हुन सक्दैन भन्ने गरिन्छ पूर्वीय मान्यतामा साहित्यको सिर्जना गर्नका लागि अथवा कविता कथा कविता निबन्ध नाटक जेसुकै होस् लेख्नका लागि तीन कुराहरू हुनुपर्छ भन्ने गरिन्छ एउटा हो प्रतिभा अर्को हो स्फुरण र व्युत्पत्ति हो यी तीन कुराहरू को संयोजन भएपछि मात्रै व्यक्तिले साहित्यको रचना गर्न सक्छ तथापि जो कोहीले चाहेकै बेला जस्तो सुकै अवस्थामा पनि साहित्यको रचना गर्न सकिँदैन यो एउटा प्रकृति सम्मत प्रतिभाको आवश्यकता पर्दछ हुन त मेरो एउटा दृष्टिकोण के पनि छ भने मान्छेले हरेक प्रतिभाहरू हरेक मान्छेसँग फरक फरक हुन्छन् सबै मान्छेसँग कुनै न कुनै एउटा प्रतिभा हुन्छ विविधता अनुसार उसका प्रतिभाहरू पनि फरक हुन्छन् र ती प्रतिभाहरूको खोजी स्वयं आफूले नै गर्नुपर्छ त्यो प्रतिभाको खोजी गर्नका लागि अभ्यास र व्युत्पत्तिको खाँचो हुन्छ यी दुईवटा कुराहरूलाई प्रतिभासँग जोड्न सक्यौँ भने हामीले साहित्यको रचना गर्न सक्छौँ विभिन्न साहित्यमा कलम चलाउन सक्छौँ यो प्रतिभा भइकन पनि जतिसुकै बेला पनि जस्तोसुकै अवस्थामा पनि कविता फुर्न सक्छ कथा फुर्न सक्छ कलम दौडन सक्छ भन्ने हुँदैन त्यसका लागि पनि एउटा मानसिक रूपमा बाह्य जगतसँग भित्री जुन वातावरण हो त्यसको संयोजन हुन पर्दो रहेछ यी तिरा कुराहरूको संयोजन भयो भने मात्रै साहित्यको रचना हुन सक्छ चाहेकै बेला प्रतिभा छ भन्दैमा अहिले कोलाहलको बिचमा एउटा चाहिँ तनावको बिचमा बसेर साहित्य रचना सकिँदैन त्यति बेला स्फुरण हुन सक्दैन जस्तो मैले तपाईँको पक्षमा सोध्न चाहे तपाईँले कस्तो अवस्थामा साहित्यिक रचनाहरू लेख्नुहुन्छ ओ यो मेरो सुरुवातको कुरालाई मैले यहाँ जोड्नु सान्दर्भिक होला म जब यहाँबाट एसएलसी दिएर बुटबल बहुमुखी क्याम्पसमा पढ्न भनेर निक्लेँ कति सालमा दिनु यो एकचालिस सालमा एकचालिस अडतिस सालको म एसएलसी हो तर म बिचमा एकचोटि असफल भएको थिएँ र पछाडि म पढ्नुपर्छ भन्ने जब आफ्नो सोच पलाइसकेपछि म फेरि एकचालिस सालमा चालिस सालमा एसएलसी दिएर एकचालिस सालमा बुटबल बहुमुखीमा पढ्न गएको थिएँ त्यति बेला ऋषि भूषाल जस्ता मेरा गुरुहरू आदरणीय गुरुहरू पञ्चप्रसाद शर्मा त्यस्तै गरिकन अर्को ऋषि जस्ता सरहरूको सहयोगले मलाई एउटा साहित्य क्षेत्रतिर लाग्न एउटा प्रेरणा मिलेको थियो र त्योभन्दा अगाडि तपाईँको प्रसङ्गसँग मैले जोडौँ तपाईँको प्रश्नसँग जोडौँ कि यो कुन परिवेशमा भन्दा मलाई जब पहिलोचोटि मैले घर छोडेको थिएँ त्यो घर छोड्दा मलाई कता कता नियास्रो महसुस भएको थियो कि त पीडा हुनुपर्दो रहेछ कि त न्यास्रो अनुभव हुनुपर्दो रहेछ कि त कुनै एउटा समाजदेखि विरक्तको अवस्था सिर्जना हुनुपर्दो रहेछ त्यस्तो अवस्थामा साहित्य सजिलैसित स्फुरण हुन सक्दो रहेछ जस्तो लाग्यो त्यति बेला नै म एकान्तमा गएर केही न केही कोर्न थालेँ कोर्दै आफ्ना गुरुहरूलाई देखाउँदै गर्दा जाँदा उहाँहरूले भन्नुभयो तपाईँसँग केही छ प्रतिभा त्यस कारणले यसमा कलम चलाउँदै जानुहोस् भन्नुभयो अनि सोही अनुसार मैले चलाउँदै जाँदा अपेक्षाकृत ढङ्गले अगाडि बढ्न त सकिनँ तर पनि सानातिना विशेष गरी पद्य क्षेत्रका शास्त्रीय कविताहरू लेख्ने जमर्को गर्न थाले तपाईँको त्यो पद्य क्षेत्र र त्यो छन्दलाई पनि हामी क्रमशः उठान गर्दै जानेछौँ जस्तो तपाईँले साहित्यमा आफूलाई जब आफूले घर छोड्नुभयो त्यो घर छोड्दाको पीडाले गर्दा चाहिँ तपाईँले साहित्य रचना गर्नु अब हामी तपाईँको साहित्यिक यात्रा सँगसँगै तपाईँले केही समय अगाडि नै तपाईँले आफ्नो साहित्यिक कोसेली स्वरूप खण्डकाव्य प्रकाशन गर्नुभयो जुन चाहिँ ललिता खण्डकाव्य काव्य प्रकाशन गर्नुभयो र त्यसमा तपाईँले कुन कुरालाई समावेश गर्नुभएको छ यहाँ मैले यो साहित्य मैले अहिले भनिसकेँ साहित्यको परिभाषाका सन्दर्भमा भनिसकेँ समाजको दर्पण हो समाजलाई मा भएका अनुभूतिहरूलाई मान्छेले अनुभूत गर्न पाएको हुँदैन ती अनुभूत गर्न नपाएका कुराहरूलाई समाज सापेक्ष अथवा समाजका नागरिक समाजका जनता समाजका मान्छे व्यक्तिहरू समक्ष पुर्याउने काम साहित्यकारको हो त्यसै अनुरूप समाजका घटना परिघटनाहरूलाई काल्पनिक रूपले समाजसँग जोड्दै साहित्यहरूको रचना गर्ने गरिन्छ यसै सन्दर्भमा मैले पनि ललिता भन्ने एक खाते बालिकाको जीवन कथालाई आधार बनाएर सामान्यत महिलाहरूको आफ्नो स्वार्थका कारणले बालबालिकाहरू कसरी खाते हुन पुग्दछन् र खातेहरूको जीवन कथा अझ विशेष गरी महिला खातेहरूको अथवा बालिका खातेहरूको जीवन कथा कति दर्दनाक र कष्टप्रद परत छ भन्ने कुरालाई यस खण्डकाव्यमा उतार्ने प्रयास गरेको छु काठमाडौँको एउटा सडकमा फ्याँकिएकी खाते बालिकाको मनोदशालाई यस खण्डकाव्यमा उतार्ने प्रयास मैले गरेको कवि शिरोमणि लेखनाथ पौडेलको त्यो जुन एउटा कविता यात्रा छ उहाँको एउटा लालित्यता छ जुन कवितामा हुने मिठास छ त्यसबाट म निकै प्रभावित भएको थिएँ त्यही प्रभावमा परेर उहाँले लेखेको पिन्जडाको सुवा भन्ने कविताको लयलाई छोपेर अथवा यसलाई चौपाया छन्द भन्छ मात्रा छन्दको चौपाया छन्दमा मैले यो कवितालाई अथवा यो खण्ड काव्यलाई पूर्णत पूर्वीय नियम अनुसार यसलाई पुरा गर्ने प्रयास गरेको छु यो सानो आकारको छ र मैले यसलाई परिमार्जन गर्न समेत भ्याएको छैन र यस पछाडि मैले एउटा महाकाव्य लेख्ने एउटा जमरको गरेँ जुन जमरको अहिले त्यत्तिकै पुरा हुन सकिरहेको छैन यो आफूले चाहेर मात्र हुँदो रहेनछ मैले अहिले भनिसकेँ स्फुरण र व्युत्पत्तिको अभावले होला सायद मैले त्यसलाई पुरा गर्न सकिरहेको चाहिँ छैन हामी तपाईँको साहित्यिक यात्रा सँगसँगै हामी तपाईँको साहित्यमा तपाईँले पछिल्लो समयमा लेख्दै गर्नुभएका साहित्यिक रचनाहरूको बारेमा पनि हामी छलफल गर्नेछौँ आदरणीय श्रोताहरू तपाईँ यति बेला सुनिराख्नु भएको छ सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहर्जमा कार्यक्रम साहित्यिक यात्रा भएको छ सँगसँगै तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा डब्लु डट सूर्योदय एफएम मार्फत समेत विश्वभरकै साथ सुनिराख्नु भएको छ आजको यो बसाईमा हामी तपाईँका प्रत्यक्ष टेलिफोनहरू लिइराखेका छैनौँ हामी साहित्यिक व्यक्तित्व साहित्यमा आफ्नो कलमलाई साहित्य क्षेत्रमा निरन्तरता दिँदै आउनुभएका जिल्लामा रहेर भाषा र साहित्यको क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका अध्यापक एवं साहित्यकार विष्णु बस्यालसँगको साहित्यिक भलाकुसारीलाई हामी जोडिराखेका छौँ जस्तो तपाईँले जुन चाहिँ ललिता खण्डकाव्य लेख्नुभयो त्यसपछि तपाईँले अन्य फुटकर कविताहरू पनि लेख्नुभयो फुटकर कविता मैले धेरै लेखेँ तर मेरो एउटा बानी कस्तो भइदियो भने लेख्ने फाल्ने लक्ष्मी प्रसाद देवकोटाको जस्तो लेखे लेख्ने फाल्ने मैले पत्रिकामा छपाउने वा कुनै प्रकाशनहरूमा गएर दिने अनुरोध गर्ने मेरो छाप दिनुहोस् न भन्ने चाहिँ गरिनँ मैले त्यसैले गर्दा मेरा धेरै अप्रकाशित कविताहरू धेरै छन् तर पनि साथीहरूले मागेको बेलामा मैले यदा कदा दिने गरेको थिएँ त्यस्ता फुटकर कविताहरू मसँग प्रशस्तै थिए तर तिनलाई मैले एकत्रित एउटा मुठो मान्ने काम गर्न अझै भ्याएको छैन हजुर अनि अहिलेलाई हामी तपाईँको त्यो अन्य रचनाहरूको बारेमा पनि हामी छलफल गर्दै जानेछौँ अहिलेलाई तपाईँको कुनै एउटा साहित्यिक रचना तपाईँले यहाँनिर आइरहँदा हाम्रो यो साहित्यिक भलाकुसारी आम श्रोताहरूले सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्जबाट बयालिसवटा भन्दा बढी जिल्ला र इन्टरनेट अनलाइनमा विश्वभर सुनेर बसिराख्नु भएको छ उहाँलाई आतुरता पनि हुन सक्छ उहाँले हाम्रो अतिथिज्यूले साहित्यमा उहाँको केही विषयवस्तु त जानियो अब उहाँको आफ्नै लयबाट उहाँले नै रचना गर्नुभएका केही रचनाहरू पनि सुन्दै अगाडि बढिदिए हुन्थ्यो जस्तो लाग्न सक्छ त्यो कौतूहलतालाई पनि मेटाइदिनुहोस् न यहाँको अनुरोध अनुसार मैले अहिले एउटा पाणिनीमा दुई हजार बैसठी सालमा पाणिनीमा प्रकाशित भएको एउटा उठे हुन्थ्यो आमा भन्ने कविता म यहाँ हाम्रा श्रोताहरू समक्ष पस्कन अनुमति चाहन्छु कुन छन्दमा यो शास्त्रीय छन्द अन्तर्गतकै छ यो मन्दाक्रान्त छन्दको छ यसलाई सामान्यत मैले त्यति गलो त नआउला तर जे जस्तो छ त्यसै ढाँचामा यहाँ समक्ष राख्ने अनुमति चाहन्छु उठे हुन्थ्यो आमा यो आमालाई यो देशको विध्वंस अवस्थालाई अलिकति लक्षित गर्दै यहाँको यथार्थतालाई यो कवितामा समेट्ने प्रयास गरेको छु कतै फल्ने काला फल रसतिता बोट तहमा कतै खस्छन् मिठा फल तल कुहेको बिरहमा कतै फुल्छन् निला फल दिन नसक्ने कुटिलको कतै तिखा काँडा चस चस हुने बैरकुलको कुनै कालो भन्छन् तरल हिमगङ्गा जल पनि कुनै आँखा देख्छन् रवि बिनु उज्यालो दिन पनि कुनै भेड्छन् आत्मा विष सत्याग्दा जगतको कुनै मान्छन् बग्ने रगत भलमा शान्ति मनको हुने बरसा बारुद निरीह जन बस्ने सतहमा गगन चुम्बी घरका पियुष रस बग्छन् पसरमा आदि चल्छन् फगत झुपडीमा वरपर ढले लात्रा निर्धा रुख अझ उनै ठा ढाड उपर कतै खोल्सा सुके जलविहीन रातो रगतले बगे खोला खलखल कुजनहरूका रसले हरायो पूर्णिमा अब त उही औँसी उदयले निया ने ठाडो शिरतल स्वयम्भू पनि सुते छके यो चाला नियत कुन खेला चटक हो पिपासु आत्माको नजर निको वा कलुस हो कुनै दिन देउताको अमरपुर भन्ने युग थियो नबरसे लाभा खै न त बम बिना गरज सुनियो उठे हुन्थ्यो आमा अब पनि ढिला गर्नु कसरी सकिन्छन् है तिम्रा दिन दिन यहीँ सन्तति मरी कुनै बेला तिम्रो उदर पनि रित्तो हुन पुगे उजाडिन्छन् होला बनचौर सारा रुख सुके मैले नेपाल आमालाई हजुर यो द्वन्द्वकालमा जब देश अति नै जर्जर भएको थियो जताततै रगतै रगतको होली खेलिन्थ्यो र सबै मान्छेहरूमा रगतमाथि शान्तिको परिकल्पना गरेको अवस्था थियो त्यसै कुरालाई अलिकति व्यङ्ग्य गर्दै आमालाई शान्तिका लागि उठ्न अथवा नेपाल आमालाई एउटा नयाँ पन दिन र यो शान्ति ल्याउनका लागि अनुरोध गर्ने मनसायले यही सन्देशलाई यस कवितामा मैले पेस गर्ने अवश्य पनि जुन चाहिँ द्वन्द्वकालीन अवस्था थियो त्यति बेला समाजमा त्यो रगतको भेल बग्ने अवस्था थियो नेपाल आमाका सपुतहरू मरेर सकिने स्थिति समेत थियो सोही भावलाई चाहिँ उठे हुन्थ्यो आमा भन्ने शीर्षकको कविता मार्फत उठान गर्नुभयो हजुर हामीले यहाँनिर आइरहँदा म समसामयिक साहित्य पक्षलाई समेत ओकालत गर्न चाहे जस्तो तपाईँले जुन समयमा साहित्य क्षेत्रमा लाग्न पाइला चाल्नुभयो र त्यो समयमा आफूले साहित्य क्षेत्रमा पाइला चालिरहँदा र वर्तमान समयमा तपाईँले अन्य विद्यार्थीहरूलाई अथवा भनौँ तपाईँले साहित्य के हो भनेर चिनाइरहँदा त्यो विगतको अवस्था र वर्तमानको अवस्थामा कस्तो अवस्था यो साह्रै राम्रो प्रश्न उठाउनुभयो मलाई यो यसबारेमा धेरै जिज्ञासा अथवा मनका कुराहरू पोख्ने रहर पनि थियो किनभने मैले यो आफ्नो क्याम्पसमा पढाउने सन्दर्भमा विद्यार्थीहरूलाई सकेसम्म साहित्यप्रति झुकाव बढो साहित्य अनुरागी बनाउन सकुँ मेरा विद्यार्थीहरू एउटा स्रष्टा बनुन् साहित्यकार बनुन् भन्ने मेरो चाहना हुन्थ्यो र मैले जहिले पनि कुनै पनि सेसनको अथवा कुनै पनि कक्षाको सुरुवातमै मैले उहाँहरूलाई साहित्यतर्फ कलम चलाउन आग्रह गर्ने जान्थेँ र सुरु सुरुमा यसतर्फ कलम चलाउनेहरू निकै हुन्थे मैले आठ नौ वर्षको यो अन्तरालमा मैले सुरु सुरुमा जति साहित्यप्रति कलम चलाउन मेरो आग्रहलाई पछ्याउने अथवा मेरा जुन सदिच्छाहरू हुन् त्यसलाई अनुसरण गर्ने विद्यार्थीहरू मैले प्रशस्त पाउँथेँ तर अहिले आइपुग्दा यतातिर किन किन अलि मानिसहरूको यो वितृष्णा बढिरहेको छ साहित्य भनेको के हो भनेर मैले जतिसुकै सिकाउन खोज्दा पनि त्यसलाई राम्रोसँग भनौँ न त्यसलाई ग्रहण गर्न सक्ने सामर्थ्य भएका विद्यार्थीहरू अहिले मैले भेटाउन सकिरहेको छैन छन त विद्यार्थीहरू प्रतिभावान विद्यार्थीहरू छन् तर त्यो प्रतिभा कुन क्षेत्रमा कता मोडियो मैले भन्न सकिरहेको छैन साहित्य समाजका लागि अपरिहार्य कुरा हो साहित्यले नै समाजलाई सुन्दर बनाउँछ साहित्यका हरेक मान्छेहरूलाई नै एउटा पथ प्रदर्शन गर्ने काम गर्छ तर यस्तो महत्त्वपूर्ण कुरालाई पनि हाम्रा अहिलेका युवाहरूले यसलाई समेट्न सकिरहेको पाएको छैन मैले र साहित्य के हो भन्ने कुरालाई र साहित्य कसरी लेख्नुपर्छ साहित्यका विधाहरूका विशेषताहरू के के हुन् कुन विधाका के नियमहरू पालना गर्नुपर्छ भन्ने कुराहरूतर्फ विद्यार्थीहरूलाई सचेत गराउँदा गराउँदै पनि सचेत हुन नसकिरहेको अवस्थाले अहिले अलिकति कता कता साहित्य साँच्चै नै युगको लागि नै चाहिने आवश्यकता नभएर युगले नै यसलाई चाहिँ परित्याग गर्न खोजेको हो कि भन्ने कथा भान परिरहेको छ अवश्य पनि कुनै दिनमा साहित्यप्रति यद्यपि साहित्यिक कार्यक्रमहरू हुन्थे तर पछिल्लो समयमा तपाईँले त्यो पाउनु भएन मान्छेहरू एउटा साहित्यिक कार्यक्रम हुँदा सयौँ मान्छेहरूको उपस्थित हुन्थ्यो एउटा साहित्यिक पत्रिका पढ्न भनौँ वा साहित्यिक कृति पढ्न मान्छेहरू खोसाखोस गर्ने अवस्था हुन्थ्यो तर अहिले हात हातमा पढिदिनुहोस् न भनेर भन्दा पनि पढ्ने जाँगर उहाँहरूमा छैन सायद यो अहिलेको नयाँ विज्ञानको यो अहिले भनौँ न विभिन्न यो अत्याधुनिक प्रविधिहरूको विकासले गर्दा र यिनी टेलि टेलिभिजन रेडियो तथा इन्टरनेट इन्टरनेटहरूका यिनी कुराहरूले गर्दा सायद यसमा यस्तो हुन पुगेको हो कि भन्ने लाग्छ तर पनि यो सबै सकिए यो यो छँदै छैन अब यसका चाहिँ यसका अनुरागीहरू नै छैनन् भनेर चाहिँ म भन्दिनँ छन् कति मान्छेहरू देखिरहेको छु मैले यसमा अझै पनि कलम चलाउन आतुर भएका छन् यसमा यसलाई पढेर यस यसको रसस्वादन गरेर लट्ठिन आनन्द लिन आतुर भएका मान्छेहरू पनि प्रशस्त मात्रामा पाउन सकिन्छ अवश्य पनि साहित्य आफैमा औषधि हो भनिन्छ जसले व्यक्तिमा भएका विविध पीर मर्काहरूलाई भुलाउँछ साहित्य त्यो क्षेत्र हो अथवा भनौँ त्यो पक्ष हो साहित्यले व्यक्तिमा भएका ती अन्तस्करणमा भएका विभिन्न प्रतिभाहरूलाई उजागर गर्दै व्यक्तिलाई नयाँ ढङ्गबाट मान्छेलाई एउटा अनुशासित बनाउनका लागि पनि मान्छेमा भएका विकृतिहरूलाई हटाउँदै एउटा असल नागरिक बनाउनका लागि पनि साहित्य आवश्यक हुन्छ अपरिहार्य हुन्छ भन्ने कुरा पाश्चात्य जग्गामा विद्वानहरूले भनेका थिए यो विरेचन भन्ने जुन दुखान्त नाटकहरूबाट उत्पन्न हुन्छ त्यसले मान्छेमा एउटा नयाँपन ल्याउँछ मान्छेमा भएको अन्तर्निहित जुन उदण्डता हो अश्लीलता हो जुन भनौँ न विकृति हो त्यसलाई हटाउनका लागि यसले ठुलो महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने गरिन्थ्यो र मलाई लाग्छ अहिले पनि अलिकति राम्रोसँग साहित्यतिर झुका भएको मान्छे साहित्यको पठन पाठन गर्ने साहित्यमा कलम चलाउने मान्छेहरू अवश्य पनि अपराधी हुन सक्दैनन् जस्तो मलाई लाग्छ लालित्यपूर्ण एकदम त्यसबाट त्यसबाट केही कुराहरू लिन सक्यो यदि उसले वास्तविक रूपमा गहिरिएर पढ्यो भने रसलाई लिन सक्यो भने हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ यो यात्राको रात्रिकालीन प्रहरमा रहेर हामी प्रत्येक साताको बुधबार रातको बेबिसीपछि हामी तपाईँको यो यात्रालाई अथवा भनौँ हामी तपाईँलाई क्रमशः यो यात्रामा सहभागी गराउने गर्दछौँ आशा गरिराखेका छौँ हामीलाई तपाईँले सुनेर नै साथ दिनुभएको छ किनकि हामी आजको बसाइमा तपाईँका प्रत्यक्ष टेलिफोन सम्पर्कहरू लिइराखेका छैनौँ म पुनः साहित्यिक पक्षलाई नै अझ पनि ध्यान दिन चाहे जस्तो पछिल्लो समयमा साहित्य त समाजको दर्पण हो साहित्यले समाजलाई नै हेर्छ साहित्यमा एउटा साहित्य रचना गर्ने व्यक्ति र राजनीति चाहिँ कस्तो पक्ष मान्नुहुन्छ यो एउटा अहिले के भइदिएको छ भन्नुहुन्छ भने राजनीति वास्तवमा मूल नीति हो नीति बिना र राजनीति बिना समाजका कुनै पनि गतिविधिहरू अगाडि बढ्न सक्दैनन् राजनीति समाजका लागि अपरिहार्य कुरा हो यद्यपि तर यो राजनीति कस्तो भइदियो भन्नुहुन्छ भने राजनीति राजनीतिका लागि मात्र भइदियो समाजका लागि भइदिएन समाज सुधारका लागि भइदिएन समाजमा असल कुराहरू ल्याउनका लागि भइदिएन लोक संस्कृति हाम्रा परम्पराहरूलाई संरक्षण गर्नका लागि राजनीति भइदिएन राजनीति त केवल सत्ता प्राप्तिका लागि भयो मान पदवी प्राप्तिका लागि भयो कसैको गुलामी गरेर तस्कर गर्ने एउटा साधनका लागि मात्र भइदियो यसले गर्दा अलिकति हाम्रा यी साहित्यहरूमा पनि यसको प्रभाव नकारात्मक रूपमा पर्न गयो यदि राजनीति साँच्चीकै राजनीतिकै रूपमा रहिदिएको भए हामीले यो साहित्य क्षेत्रमा अहिले जुन राज्यको जुन एउटा दृष्टिकोण छ भनौँ न यसलाई नकारात्मक दृष्टिकोण भन्न चाहन्छु यसप्रति एउटा सकारात्मक सोच राज्यले राख्न सकेको छैन बनाउन सकेको छैन यसका मान मर्यादाहरू साहित्यिक स्रष्टाहरूलाई एउटा सम्मान गर्ने गरिहाल्यो भने पनि मरेपछि मरणोपरान्त गर्ने जसले उसलाई फेरि प्रेरणा मिलेर थप ढङ्गले थप नयाँ कुराहरू दिन एउटा उत्प्रेरणा जगाउने अवसर मरिसकेपछि वा ऊ आफैमा सिद्धिसकेपछि गर्ने जस्ता कुराहरू यहाँ देखिने गर्दछन् यो राजनीतिकोमा भएको एउटा विकृतिको प्रभाव हाम्रो यो साहित्य संसारमा पनि परेको छ र त्यसले गर्दा सायद यो साहित्यले फस्टाउने मौलाउने र हुर्कने अवसर प्राप्त गर्न सकेको छैन अवश्य पनि हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ हामी तपाईँको पुनः अर्को साहित्यिक रचना स्वरूप हामी कविता सुन्नेछौँ त्यसपछि हामी गजल र मुक्तक पक्षमा तपाईँको दृष्टिकोणलाई समेत हामी कट्याउनेछौँ हामी कार्यक्रम साहित्यिक यात्रामा रहेर तपाईँको साहित्यिक रचनालाई हामी क्रमशः सुन्दै जानेछौँ र तपाईँको साहित्यिक यात्राको विषयमा पनि हामी क्रमशः छलफल गर्दै जानेछौँ मलाई अहिले भनिहाल्नुभयो मैले अब उही एउटा एउटै ढाँचाको दिनुभन्दा मैले एउटा गीती कविता यहाँ समक्ष राख्न चाहेँ किनभने यो अलिकति विविधता साहित्यमा पनि हुनुपर्छ भन्ने गरिन्छ हुन त म बढीभन्दा बढी यो शास्त्रीय छन्दमा कविता लेख्ने हुँदा पनि मलाई कता कता अहिले आएर आफ्ना भावनाहरूलाई जुन कविता का क्षेत्रमा मैले कुरा गर्दै थिएँ जस्तै त्यही कुराहरूलाई दिँदाखेरि पनि विविधता नआउने भएको कारणले मैले यी विभिन्न क्षेत्रमा कलम चलाउने प्रयास गर्दै जाँदा अहिले कता कता अलिकति गद्यमा पनि कलम चलाउँ कि भन्ने छ तर मलाई अझै पनि एउटा दुःखको कुरा के लागिरहेको छ भन्नुहुन्छ भने जुन साहित्यका यो पद्य क्षेत्रमा देखिने जुन शास्त्रीय विधाका कविताहरू हुन् यसको सिर्जना क्षेत्रमा ठुलो रास आएको छ यसले आफ्नो इतिहासलाई नै मेटाउने हो कि आफ्नो चाहिँ अस्मितालाई नै बचाउन नसक्ने गरी यो समाप्त हुने हो कि भन्ने मलाई डर लागिरहेको छ किन भन्दा अहिले धेरै जति स्रष्टाहरू हुनुहुन्छ सबै गद्य विधामा लेख्ने कविता लेख्ने कविहरू हुनुहुन्छ र यता कदा हुनुहुन्छ कविता लेख्नुहुन्छ म फलानु छन्दमा लेखेँ भन्नुहुन्छ तर छन्दको जुन आधारभूत मान्यताहरूलाई पनि पछ्याउन नसकेका कविताहरू लेख्नुहुन्छ जसले झन् शास्त्रीय छन्दलाई नकारात्मक प्रभाव पारिरहेको छ छ भन्ने मलाई लाग्छ तर जे होस् म यो अहिले मात्र छन्दकै एउटा गीति कविता यहाँ मैले यो धेरै अगाडि यो अलि आठ दस वर्ष अगाडि नै लेखेको थिएँ अलिकति व्यङ्ग्य कविता हो यसलाई म यहाँ पस्कन सुरु सोझो नबन छोरा भन्दा उहिले मानिएन सोझो नभन छोरा भन्दा उहिले मानिएन एउटा जाबो टोपी पनि लाउन जानिएन सोझो नभन छोरा भन्दा उहिले मानिएन एउटा जाबो टोपी पनि लाउन जानिएन निरीहको थाप्लोमाथि ढुङ्गा हानिएन बैतणेमा पुच्छर छोपी तर्न जानिएन तपाईँ भन्ने आशा राखी मपाई बनिएन तपाईँ बन्ने आशा राखी मपाई बनिएन एउटा जाबो टोपी पनि लाउन जानिएन फटाहाको जीवनशैली कहिल्यै छानिएन झुटो बोली ठगी गर्न जान्दै जानिएन आलु खाई पेँडाको धाक लाउन सकिएन एउटा जाबो टोपी पनि लाउन जानिएन एउटा जाबो टोपी पनि लाउन जानिएन चम्चा बनी भित्र पस्न सकिएन चम्चा बनी भित्र पस्न सकिएन आफ्नै माया गर्नेलाई छुरी धसिएन मान्छे भई मान्छेलाई खान सकिएन एउटा जाबो टोपी पनि लाउन सकिएन एउटा जाबो टोपी पनि लाउन सकिएन सोझो नबन छोरा भन्दा उहिले मानिएन एउटा जाबो टोपी पनि लाउन मानिएन <laughs> सोजनावन छोरा भन्दा उहिले जानिएन एउटा जाबत टोपी पनि लाउन जानिएन जुन मानिसले आफ्नो जीवनयापन गर्दै गर्दा जीवनमा विविध खालका अवरोधहरू हुन्छन् अथवा भनौँ मान्छे व्यक्ति समाजमा समायोजन हुनुपर्ने हुन्छ र सोही अवस्थामा देखिएका अवस्थाहरूलाई चाहिँ तपाईँले हजुर हजुर मान्छेमा समाजमा आएको विकृति अहिले समाजमा मान्छे ठुलो हुनका लागि मान्छे प्रतिष्ठित हुनका लागि धन कमाउनका लागि मान यस ऐश्वर्यले भरिपूर्ण हुनका लागि अहिले कुकृत्यको बाटो मान्छेले लिए र यही रातारात मान्छे धनी भए रातारात राजनीतिज्ञ बने रातारात माथि भए तर त्यसको जडभित्र त्यसको भित्री कुराहरूमा के थिए त भन्दा मैले यही कवितामा उजागर गरेका कुराहरू थिए आफ्नैलाई धोका दिनुपर्ने होइन आफैमाथि आफैले झुटो बोल्नुपर्ने नराम्रा कुराहरूमा बल दिनुपर्ने जस्ता जुन सामाजिक विकृतिहरू छन् विसङ्गतिहरू छन् त्यसैप्रति यो व्यङ्ग्य स्वरूप मैले यसलाई यो भावनालाई यस कवितामा उतार्ने प्रयास गरेँ हामी कार्यक्रम साहित्यिक यात्राको यो रात्रिकालीन बसाइमा छौँ हामी तपाईँका साहित्यिक रचनाहरूलाई आजको बसाइमा हामी उठान गरिराखेका छैनौँ हामी आदरणीय व्यक्तित्व अध्यापक एवं साहित्यकार विष्णु बस्यालज्यूसँगको साहित्यिक भलाकुसारीलाई जोडिराखेका छौँ लुम्बिनी बाङ्मय प्रतिष्ठान नेपाल जिल्ला कार्य समितिका अध्यक्ष समेत उहाँ रहनु भएको छ हामी अब समसामयिक जुन साहित्य क्षेत्रमा आम स्रष्टाहरूले आफ्ना रचनाहरू गर्नुहुन्छ त्यो भनेको गजल र मुक्तक मानिएको छ गजल र मुक्तकमा तपाईँले कलम चलाउनुहुन्छ कि हुन्न म लेख्दै लेख्दिनँ चाहिँ होइन मैले गजल पनि लेखेको छु तर अहिले यहाँ छ कि छैन म हेर्नुपर्छ तर मुक्तक मैले धेरै लेखेको छु मलाई लाग्छ गजल र मुक्तक एक अर्कासँग नजिकको सम्बन्ध राख्ने साहित्यिक विधाहरू हुन् किनभने गजलको पहिलो शेर र दोस्रो शेरको संयोजनबाट मुक्तक भन्ने गर्छ र एउटा ढाँचा जुन त्यसमा भएका बहरहरू हुन् एउटै प्रकृतिका हुन्छन् त्यसलाई लम्ब्याउँदा त्यो गजल भनिदिन्छ छोटोमा विभिन्न अभिव्यक्तिलाई समष्टिगत रूपमा सूत्रात्मक रूपमा पोख्न खोज्यो भने त्यो मुक्तक भनिदिन्छ यिनीहरूका बिचको एउटा सम्बन्ध छुट्याउनै नसकिने खालको छ गजल र मुक्तक बीचको सम्बन्ध हामी कुरा गर्दैछौँ जस्तो अझ पनि म यहाँनिर गजलकै विषयमा यहाँको ध्यान केन्द्रित गर्न चाहे जुन तपाईँले विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनुहुन्छ जुन चाहिँ साहित्यिक कार्यक्रमहरू हुन्छन् र ती कार्यक्रमहरूमा सहभागिता जनाइरहँदा विभिन्न कार्यक्रमहरूमा आफ्नो प्रतिनिधित्व जनाइरहँदा जुन गजल र मुक्तक प्रति तपाईँको दृष्टिकोणमा एकदम एकदम मलाई अहिले यसप्रति नराम्रो कुराहरू ओकाल्न आवश्यक छैन र यसलाई राम्रै दृष्टिले मैले हेर्नुपर्छ भन्ने ठानेको छु किन भन्नुहुन्छ भने अहिले तपाईँले चलाएकी हरेक मैले साहित्यिक कार्यक्रमहरू हेरिरहेको छु यो जति बेला पनि देख्छु सायद यो साहित्य भनेकै गजलको पर्याय त होइन कतै भन्ने भइसकेको छ साहित्य कार्यक्रम भनिसकेपछि गजलको ओहिरो लागेको देख्छु मैले त्यसकारणले अहिले यो अर्घाखाँची साँच्चीकै गजलमय भएको छ गजलका स्रष्टाहरू यति धेरै यति धेरै देखिनु भएको छ सायद यो कुनै दिन अर्घा खाँची एउटा गजलकारको जिल्ला भनेर चिनिने त होइन भन्ने लागिरहेको छ यो एउटा राम्रो कुरा हो तर मलाई फेरि यसको सँगसँगै अर्को एउटा के कुरा पनि जोड्न मन लाग्छ भने केवल साहित्य भनेकै गजल मात्र होइन धेरै फराकिलो छ गजल आफैमा यो फारसी शब्दबाट विदेशी विधाका रूपमा नेपालमा भित्रिएको अझ विशेष गरी यो मोती मोतीराम भट्टलाई यसै सन्दर्भमा हिजै नै उहाँको भनौँ न मती जयन्ती थियो उहाँकै सन्दर्भमा पनि हामीले यसलाई चर्चा गरेका थियौँ उहाँले यहाँ भित्राउनु भएको थियो एउटा प्रेम वार्तालापको साहित्यिक विधाका रूपमा एउटा गीती विधाका रूपमा यो गजल नेपालमा भित्रिएको थियो तर अहिले यसले आफ्नो क्षेत्र र विषयलाई पनि फराकिलो बनाउँदै गएको छ राजनीतिक विषयवस्तुहरूलाई पनि यसले आफ्नो विषय क्षेत्रमा समावेश गर्न सकेको छ विभिन्न विकृति र विसङ्गतिहरूलाई पनि आफ्ना गजलहरू मार्फत पस्कने र दिने काम नामहरूको थालनी हुन थालेको छ जसले गर्दा गजलको क्षेत्र धेरै फराकिलो हुँदै गएको छ र यसका स्रष्टाहरू पनि प्रशस्त मात्रामा देखिएको छ र यति मात्र होइन कि साँच्चीकै गजलकारहरू पनि यहाँ धेरै बनिसकेको मैले देखेको छु यसै सन्दर्भमा मैले तपाईँलाई पनि जोडिसकेँ तपाईँका गजलहरूबाट पनि म धेरै प्रभावित भएको थिएँ तपाईँका एक दुईवटा गजलहरू मैले पढ्न पाएको थिएँ यस सन्दर्भमा मैले तपाईँका ती गजलमा भएका जुन मूलभूत कुराहरू हुन् त्यसमा पूर्णता प्राप्त गरेको थिएँ र यस्तै गजलकारहरू अर्घाखाँचीमा प्रशस्त छन् र यसको भविष्य निकै फराकिलो मैले देखिरहेको छु अवश्य पनि हामीले त्यो अघिल्लो प्रसङ्गलाई पनि जोड्न चाहे हामी कार्यक्रम साहित्यिक यात्रामा रहेर केवल आम साहित्यिक स्रष्टा अनि सर्जकहरूको गजललाई मात्र स्थान दिँदैनौँ मुक्तकलाई मात्र स्थान दिँदैनौँ हामी तपाईँमा भएका गजल मुक्तक हाइकु ताङका कविता लगायतका जुनसुकै साहित्यिक रचनाहरूलाई पनि उठान गर्नेछौँ भनेर हामीले भनिराखेका हुन्छौँ सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूको एउटै बसाई भनेर हामीले हरेक कार्यक्रमहरूमा प्रत्येक साता बोलिराखेका हुन्छौँ तर पनि जुन साहित्यिक स्रष्टाहरूले गजल र मुक्तकलाई चाहिँ स्थान दिनुभएको हुन्छ भनिन्छ फेरि त्यो के पनि रहन्छ भने हामीले कार्यक्रम सञ्चालन गरिरहँदा आम श्रोताहरूको चाहना के छ र उहाँहरूले प्रतिनिधित्व मलाई लाग्छ तपाईँ आफै गजलकार भएकै कारणले उहाँहरूले गजलकारसँग गजल नै प्रस्तुत गर्दा त्यसमा भएका त्रुटिहरू राम्रोसँग औलिन्छन् र मेरो सुधार हुन्छ म यसमा धेरै कुराहरू पाउँछु भन्ने अभिप्रायले होला सायद तपाईँको प्रस्तुति तपाईँको सञ्चालक तपाईँ सञ्चालक भएकै कारणले पनि सायद गजलहरू बढी आएका हुन् कि मलाई यस्तो लाग्यो भन्दा पनि हामीले प्रत्येक कार्यक्रमको सुरुवात गरेर हामीले मुक्तक उठान गर्ने गर्दछौँ र म केही प्रसङ्गलाई पनि जोड्न चाहे प्रति उत्तर दिए जस्तो पनि गरिराखेका हुन्छौँ सम्भव हुन्छ हुन्न मिलेको हुन्छ हुन्न त्यसलाई पनि हामीले निरन्तरता दिइराखेका छौँ तर हामीले भनिराखेका हुँदैनौँ कि तपाईँका हामी गजल मात्र उठान गर्छौँ मुक्तक मात्र उठान गर्छौँ भनेर भनिराखेका हुँदैनौँ जस्तो म अझ पनि कुरा गर्न चाहे नेपाली साहित्यको क्षेत्रबाट नेपाली भाषा पक्षमा म अलिकति जोडिन चाहे हजुर जस्तो साहित्यले भाषालाई कसरी परिमार्जनको दिशातर्फ यो साहित्य र भाषा एक अर्कोसँग नजिकको सम्बन्ध राख्ने कुराहरू हुन् भाषा बिना साहित्य र साहित्य बिना भाषाको हामी कल्पना गर्न सक्दैनौँ किनभने हरेक कुराहरूलाई वा समाजका विभिन्न चित्रणहरूलाई भाषाकै माध्यमबाट ओकलिने गर्छ त्यही ओकलाइलाई नै हामीले साहित्य भन्ने गर्दछौँ त्यसकारण भाषा जति समृद्ध हुँदै गयो भाषा जति शिष्ट हुँदै गयो त्यति नै साहित्य पनि दरिलो हुँदै जान्छ साहित्यमा भनौँ साहित्यका विभिन्न फाँटहरूमा रचिएका विभिन्न कृतिहरूले त्यो भावनालाई राम्रोसँग समेट्न सकेका हुन्छन् त्यसैले भन्ने गरिन्छ भाषा जति समृद्ध छ त्यति नै साहित्य पनि त्यसमा भरपुर हुन्छ अथवा भाषाको विकास सँगसँगै साहित्यको विकास हुन जरुरी छ र साहित्यको विकास हुनका लागि भाषाको विकास हुन जरुरी छ भाषा आफैमा साहित्यको जग हो यसमा कतिको ए एकदम हो यो तपाईँको विचारमा म पूर्णत सहमत छु किन भन्नुहुन्छ भने भाषा बिना कुनै पनि साहित्यको कल्पना गर्न सकिँदैन विचार अभिव्यक्तिको माध्यम भाषा विचार भावहरूको सम्प्रेषणको एउटा भरपर्दो साधन हो हाम्रा यी भाषाहरूका विभिन्न साधनहरू हुन सक्छन् विभिन्न सिग्नलहरू हुन सक्छन् अहिले तर ती साधनहरू भरपूर छैनन् तिनले हाम्रा मनका भावनाहरूलाई जस्ताको तस्तै सही ठाउँमा सही ढङ्गले ओकल्न सकिरहेका हुँदैनन् वा सम्प्रेषण गर्न सकिरहेका हुँदैनन् त्यसका लागि एउटा भाषा आवश्यक हुन्छ त्यसकारणले भाषासँग साहित्यलाई पृथक गरेर हेर्न सकिँदैन साहित्य र भाषा परिपूरकहरू हुन् यी सँगसँगै अगाडि बढिरहेका हुन्छन् अवश्य पनि हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ हामी कार्यक्रम साहित्यिक यात्रामा रहेर आजको बसाईमा हामी साहित्यिक भलाकुसारीलाई क्रमशः निरन्तरता दिइराखेका छौँ म अब जुन एउटा साहित्यकार र उसको जीवनसँग अलिकति सम्बद्ध राख्न चाहे जस्तो एउटा साहित्यकारलाई समाजले कसरी हेरेको हुन्छ हो अहिले साहित्यकारले समाजलाई जसरी हेरेको हुन्छ त्यसै गरी समाजले साहित्यकारलाई हेर्न सकिरहेको छैन त्यो तर हेर्नुपर्छ भन्ने चाहिँ मेरो मान्यता हो किन भन्नुहुन्छ भने हामी देखिरहेका छौँ स्रष्टाहरूले आफ्ना सिर्जनाहरूलाई अनुसार पस्कन पाइरहेका छैनन् तपाईँले सञ्चालन गरेका जस्ता यी साहित्यिक यात्रा जस्ता यी कार्यक्रमहरूले केही हाम्रा स्रष्टाहरूलाई उठाउन र उहाँका प्रतिभाहरूलाई प्रस्फुटन गराउन केही मद्दत मिलेको भए पनि मनज्ञ चाहिँ यी पनि छैनन् भन्न भन्नुपर्छ किनभने यी सबै कुराहरूलाई एउटा छलफलमा लगेर बहसका रूपमा लगेर परिमार्जन गर्ने गरी टिका टिप्पणी गर्ने गरी त्यसको समालोचनाको क्षेत्रलाई पनि सँगसँगै लैजाने गरी आफ्ना सिर्जनाहरूलाई अगाडि बढाउने अवसरहरू अहिलेका स्रष्टाहरूले पाइरहेका छैनन् यो मिलाइदिने काम समाजको हो तर यो समाजले यस्ता कुराहरूमा ध्यान दिन सकिरहेको छैन हाम्रा स्थानीय निकायहरूमा जति कति कति विकासका कुराहरू आउँछन् विकास बाँडफाँडका कुराहरू आउँछन् तर आधारभूत कुरा एउटा समाजलाई सुधार्ने कुराहरूका बारेमा विभिन्न शैक्षिक भनौँ न एउटा साक्षरताका अभियानका कुराहरू आउँछन् दिशामुक्त समाजका कुराहरू आउँछन् समाजलाई सुधार गर्ने कुराहरू आउँछन् तर भित्रैदेखि दिलदेखि मान्छेको आत्मालाई निखार गराउने र एउटा शुद्धिकरण गर्ने साहित्यिक क्षेत्रमा लगानी गर्नतर्फ खै अहिलेका हामी कुनै पनि नेताहरूको चेतना पुगेको हाम्रा स्थानीय निकायहरू विकासका क्षेत्रमा लागिरहेका सङ्घ संस्थाहरूको ध्यान पुग्न सकिरहेको देखिँदैन तर यो अति आवश्यक छ यदि मान्छेको भित्र दिललाई सुधार्न सकिएन भने बाहिरीय वातावरण मात्र सुधारेर हुँदैन उसमा भएको उदण्डतालाई उसमा भएका एउटा कलुस्ता नराम्रा कुराहरूलाई निमिट्यान्टै पारेर जबसम्म हामीले फाल्न सक्दैनौँ तबसम्म हामीले एउटा शान्त सभ्य समाजको परिकल्पना गर्न सक्दैनौँ त्यसका लागि साहित्य आवश्यक छ साहित्यले मान्छेलाई पखाल्छ साहित्यले मान्छेको भित्र रहेका विकारहरूलाई हटाउने काम गर्छ यस्ता विकारहरू निराकरण गर्न साहित्यिक कार्यक्रमहरू सेवाहरू समाजमा पर्याप्त मात्रामा सञ्चालन गरिनुपर्दछ स्रष्टाहरू प्रशस्त मात्रामा ती स्रष्टाहरूलाई अवसर दिनुपर्छ स्रष्टाहरूलाई सम्मान गर्दै समाजका ती दर्पणका रूपमा रहेका समाजलाई एउटा ऐना देखाउने कार्यमा लागिरहेका यस्ता साहित्यकारहरूलाई समाजले हेर्ने दृष्टिकोणमा अलिकति सुधार गर्नुपर्छ भन्ने मेरो मान्यता छ जुन चाहिँ साहित्यप्रति समाजले राष्ट्रले समेत लगानी गर्नु पर्यो लगानी गर्नुपर्छ तर फेरि यहाँ मैले बिचैमा कुरो उठाइसकेँ समाजले साहित्यकारलाई मात्रै हेरिरहनुपर्छ मात्रै होइन साहित्यकार पनि समाज सापेक्ष हुनुपर्छ समाज सुधारका लागि नैतिक सन्देशहरू दिने खालका समाजलाई सुधार गर्ने खालका समाजमा रहेका विकृति र विसङ्गतिहरू हटाउनका लागि प्रेरणा दिने खालका साहित्यिक कृतिहरूको रचना गर्दै समाज सुधारमा आफूलाई समर्पित गर्न सक्नु राख्नुपर्छ यस्तो दोहोरो सम्बन्धलाई विकास गर्न सकियो भने अवश्य पनि हामीले द्वन्द्वमुक्त समाजको परिकल्पना गर्न सक्छौँ अवश्य पनि जस्तो हामी अझ पनि कार्यक्रम साहित्यिक यात्राको हामी अन्त्य अन्त्यतिर आइरहँदा हामी कार्यक्रम साहित्यिक यात्रामा जस्तो म तपाईँको प्रसङ्गलाई जोड्न चाहे तपाईँले साहित्य क्षेत्रमा जुन आजसम्म कलम चलाइरहँदा तपाईँले जुन साहित्यकारहरूको बारेमा अध्यापन गराउनुहुन्छ साहित्यकारहरूको तिनै साहित्यिक रचनाहरूको बारेमा अध्ययन र अध्यापन गराउनुहुन्छ तपाईँले अध्ययन र अध्यापन गराइरहँदा कुन साहित्यकारलाई एउटा जुन आफ्नो भित्र मनदेखि हुन्छ नि तपाईँले स्मरण गर्न चाहनुहुन्छ म एकदम मैले सबै साहित्यकारहरूको सम्मान गर्न चाहन्छु उहाँहरूले दिएको योगदानको कदर गर्न चाहन्छु यद्यपि म आफ्नो प्रतिभासँग मेल खाएर हो वा के हो म अहिलेका कवि शिरोमणि लेखनाथ पौडेल र माधव प्रसाद घिमिरेलाई विशेष गरी सम्झन चाहन्छु म उहाँहरूबाट नै अभिप्रेरित भएर उहाँहरूकै साहित्यिक रचनाहरूबाट नै म अलिकति अनुप्राणित भएर म आफ्नो साहित्य क्षेत्रलाई अगाडि बढाउने प्रयास गरेको हुनाले र यो शास्त्रीय छन्द एउटा लालित्यमय शैलीलाई अवलम्बन गर्न इच्छा जाहेर गर्दै कविता लेख्ने भएको हुनाले पनि म उहाँहरूलाई विशेष सम्झन चाहन्छु दुईजना साहित्यकारहरूलाई सम्झनु भएको छ यद्यपि सम्पूर्ण उहाँले लेख्नुभएका साहित्यिक रचना र साहित्यकारहरूलाई हामीले सम्मान गर्नु नै पर्ने हुन्छ किनकि हामीले मिनिमाइज गर्नु हुँदैन त्यसलाई अलिकति अवमूल्यन गर्नु चाहिँ हुँदैन उहाँहरूको योगदान पनि त्यत्तिकै छ तर मेरो आफ्नो कसबाट प्रेरणा बढी पाउनुभयो भन्ने प्रश्नको उत्तरका <laughs> सिलसिलामा मात्रै मैले उहाँहरूको नाम लिएको हो यसको अतिरिक्त जस्तै हाम्रा आदिकवि भानुभक्त मोतीराम लक्ष्मीप्रसाद देवकोटा जस्ता हाम्रा मूर्धन्य झन् एउटा साहित्यकारहरू हुनुहुन्थ्यो उहाँहरूलाई पनि मैले सम्झिरहन्छु उहाँहरूलाई पनि आदर सत्कार गर्छु उहाँहरूबाट पनि मैले धेरै कुराहरू लिने प्रयास गरिरहेको छु हामी कार्यक्रम साहित्यिक यात्राको अन्त्य अन्त्यतिर आइसकेका छौँ यसर्थ म अबका केही कुराहरू चाहिँ छोटकारी रूपमा बताइदिनु हुन आग्रह गर्न चाहन्छु जस्तो नेपाली साहित्यमा पछिल्लो समयमा भाषिक मिश्रण भइराखेको पनि पाएका हुन्छौँ हामी यसलाई तपाईँले कसरी हेर्नुहुन्छ यस्तोमा साहित्यमा यसलाई चम्फू भाषा भन्ने गर्दछ विभिन्न भाषाहरूको सम्मिश्रणबाट साहित्य रचना गर्ने परिपाटी धेरै पहिल्यै थियो जस्तै अहिले तपाईँले लोक साहित्यलाई हेर्नुभयो भनेदेखि हाम्रा भजन जुन अर्घाखाँचीमा चलेका कतिपय भजनहरूलाई हेर्नुभयो भनेदेखि त्यहाँ मिश्रित भाषाहरू पाइन्छ जस्तै भोजपुरी मैथिली भाषा र नेपाली भाषा त्यस्तै गरिकन हिन्दी भाषा र संस्कृत भाषाको सम्मिश्रण हामी प्रशस्त पाउँछौँ अहिलेका तपाईँले भजनहरूलाई सुन्नुभयो भनेदेखि फागुहरूलाई सुन्नुभयो भनेदेखि त्यो पाइन्छ पहिल्यै पनि थियो त्यो अहिले मात्रै भएको होइन तर यद्यपि अहिले आएर के भइदियो अलि बढी भन्नुहुन्छ भने अलिकति साहित्यमा विकृति पनि भित्रिएको छ यस यस विकृतिहरूमध्ये यो भाषाको भाषाको सम्मिश्रण पनि एक पाटका रूपमा हामीले लिनुपर्ने हुन्छ त्यस्तै अन्य धेरै विकृतिहरू छन् जस्तै कि एउटा आधारभूत सिद्धान्तहरूको पालना नगरी साहित्यिक कृतिहरूको रचना गर्ने र त्यसलाई छपाउने प्रकाशन गर्ने र हामीले अन्धधुन्ध त्यसैलाई सम्मान गर्ने त्यसैलाई बढावा दिने जुन एउटा वास्तविक रूपमा लेखेका सानातिना भार्रे भुर्रे कविहरू स्रष्टाहरूलाई हामीले सम्मान गर्न नसक्ने यसलाई पनि हेर्दाखेरि पनि अलिकति भनौँ न यो सामन्तवादी सोच भन्छ क्या त्यस्तै अलिकति हुने खानेले लेखेको छ भने जस्तोलाई पनि राम्रो मान्ने गरिब एउटा सानो निमुखु बालबच्चाले लेखेको छ भने त्यसलाई अलिक व्यवस्था गरिकन हेरिदिने जतिसुकै राम्रो भएको भने यस्तो पूर्वाग्रही ढाँचाबाट हेरिदिने परिपाटीले पनि यो साहित्यमा नराम्रा विकृतिहरू भित्रिएका छन् यस्ता कुराहरूलाई हामीले हटाउँदै जानुपर्छ साहित्य एउटा पवित्र क्षेत्र हो यसलाई समृद्धितर्फ बढाउन हामी सबैको समान योगदान हुनु आवश्यक छ यसले गर्ने हो यसको जिम्मा हो भनेर कुनै एउटा प्रतिष्ठान कुनै एउटा भनौँ न एउटा समूह कुनै एउटा कार्यक्रम सञ्चालकलाई मात्रै जिम्मा दिनु चाहिँ उपयुक्त हुँदैन अवश्य पनि हामी तपाईँको जुन पछिल्लो सक्रियताको सन्दर्भमा समेत म कोट्याउन चाहे हामीसँग समय अलिकति कम छ तथापि तपाईँले लुम्बिनी बाङ्मय प्रतिष्ठान नेपाल भनेर अर्घाखाँची जिल्लाको एउटा उच्च निकायमा रहनु भएको छ र साहित्य क्षेत्रलाई त्यसरी नै पर्छ भनेर जिल्लाको अध्यक्ष पदमा चाहिँ आफूले कार्यभार सम्हाल्नु भएको छ तपाईँले कसरी अगाडि बढाउनु भएको छ यसका गतिविधिलाई यो हाम्रो लुम्बिनी बाङ्मय प्रतिष्ठानको सन्दर्भलाई हजुरले यहाँ जोड्ने प्रश्न उठाउनु भयो एकदम यसमा खुसी छु हामी भर्खर भर्खर यो लुम्बिनी बाङ्मय प्रतिष्ठान अर्घाखाँची शाखाको निर्माण भएको छ यसमा साथीहरूले मलाई एउटा जिम्मेवारी पद दिनुभएको छ र यो पदको लागि सही ढङ्गले मैले यसलाई भनौँ न कार्यक्षेत्रमा उतार्न सकिरहेको छैन धेरै अपेक्षाहरू छन् अहिले हाम्रो अर्घाखाँचीमा दोहोरी गीत भन्यो भने मान्छेहरूको लर्को लाग्ने राजनीतिक भा भाषण भन्यो भने कार्यकर्ताहरूलाई घेत्र्याएर ल्याएर पनि मञ्चमा खडा गर्ने तर साहित्य हजुर धेरै देखाउनका लागि गरिने तर साहित्यिक कार्यक्रम गर्न थाल्यो भने मुन्टु बटारेर हिँड्ने जुन परिपाटी छ यो परिपाटी के कारणले भयो यसको कारक तत्त्व के हो भन्नेतर्फ जबसम्म हामी लाग्न सक्दैनौँ तबसम्म हामी एउटा सङ्गठन खोल्दैमा सङ्गठनका केही पदाधिकारीहरू बस्दै र मिटिङ गर्दैमा यसको सुधार हुन सक्दैन मलाई लाग्छ हाम्रो यो बाङ्मय प्रतिष्ठानले अराखाँचीका केही स्रष्टाहरूलाई निश्चय पनि त्यो आफ्ना प्रतिभाहरूलाई प्रस्फुटन गराउने एउटा माध्यमका रूपमा यसलाई स्थापित गर्न सक्नेछ त्यसतर्फ हामी लाग्नेछौँ र मलाई यही सूर्योदय एफएमको माध्यमबाट म सम्पूर्ण अराखाँचीका साहित्य अनुरागीहरूलाई यो people आग्रह गर्न चाहन्छु कि यो बाङ्मय प्रतिष्ठान तपाईँहरूको प्रतिष्ठान हो साहित्यकार सबै सर्जक सर्जकहरूको प्रतिष्ठान हो यसका लागि फलाउन फुलाउनका लागि तपाईँ आफ्नो क्षेत्रबाट लागिरहनुहोस् अहिले धेरै कुराहरू दिनु केही पर्दैन तपाईँ आफ्ना सिर्जनाहरूलाई आएर एक दिन सुनाइदिनु भयो अर्काका सिर्जनाहरूलाई सुनिदिनु भयो मात्रै भने पनि हाम्रो साहित्यिक जुन एउटा उद्देश्य बोकेर गठन भएको यो बाङ्मय प्रतिष्ठान हो यसको उद्देश्य पुरा हुनेछ त्यस आफ्ना सिर्जनाहरूलाई बटुल्दै यो सायद बाङ्मय प्रतिष्ठानका उद्देश्य अनुसार हाम्रो अझ विशेष गरी यो महिनाको तेस्रो शुक्रबारको दुई बजेपछि हामीले यो आलोक पुस्तकालयमा साहित्यिक वाचन कार्यक्रमहरू राख्ने गरेका छौँ सम्पूर्ण महानुभावहरूलाई ती आफ्ना साहित्यिक रचनाहरूलाई लिएर त्यस कार्यक्रममा उपस्थित हुन म यहाँहरू समक्ष हार्दिक अनुरोध गर्दछु अवश्य पनि हामीले लुम्बिनी बाङ्मय प्रतिष्ठानको गतिविधिको बारेमा पनि बुझिसकेका छौँ आदरणीय श्रोताहरू तपाईँ यति बेला सुनिराख्नु भएको छ सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्जमा कार्यक्रम साहित्यिक यात्रा सुनिराख्नु भएको छ हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ मैले तपाईँलाई सुरुवातदेखि यहाँनिर समाइरहँदा मैले तपाईँलाई कुनै पनि पक्ष सोध्न भुलेको र तपाईँले बताउन चाहेको कुनै पक्ष छ भने सक्नुहुन्छ त्यस्तो छैन तर तपाईँ धेरै कुराहरू सोधिसक्नु भएको छ तर मैले अझै यी कुराहरू तपाईँले भने भन्दा धेरै अरू के कुराहरू भन्न मन लागेको छ भने जो साहित्य रचना गर्न चाहनुहुन्छ जस्तै कसैलाई छन्दमा कविता लेख्न रुचि लाग्छ कसैलाई नाटक लेख्न रुचि लाग्छ कसैलाई एकाङ्की लेख्न रुचि लाग्छ भने कमसेकम ती एकाङ्की ती नाटक ती कविता ती गजल ती मुक्तक ती हाइकु यी यिनीहरूका के हुन् त मापदण्डहरू कस्ता हुन् यिनीहरूका जुन आधारभूत पक्षहरू के के हुन् के के कुराहरूमा विचार पुर्याउनुपर्छ भन्नेतर्फ अलिकति सोच राखेर हजुरहरूले सिर्जना रचना गरिदिने गर्नुहोस् र यदि त्यसमा कुनै अनभिज्ञता छ अथवा तपाईँहरूलाई आफ्नो बारेमा ज्ञान छैन भने त्यसका बारेमा ज्ञान छैन भने आउनुहोस् हाम्रो लुम्बिनी भाइमय प्रतिष्ठान तपाईँहरूलाई त्यस्ता कुराहरूमा सहयोग गर्न सधैँ तत्पर रहनेछ म मेरो व्यक्तिगत तर्फबाट पनि तपाईँहरूलाई छन्दका बारेमा होस् वा अलङ्कारका बारेमा होस् वा तपाईँहरूलाई विभिन्न साहित्यिक विधाहरूका बारेमा मैले जाने जतिको मैले भ्याएसम्मको तपाईँहरूलाई सहयोग गर्नेछु भन्दै म तपाईँहरूलाई यो साहित्यतर्फ कलम चलाउन अनुरोध गर्दछु हामी अन्त्यमा आइरहँदा आफ्नो अमूल्य समय हामीलाई प्रदान गर्नुभएकोमा म अध्यापक एवं साहित्यकार विष्णु बस्यालज्यूलाई म कार्यक्रम साहित्यिक यात्रा र सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहरजको तर्फबाट सँगै मेरो व्यक्तिगत तर्फबाट विशेष आभार प्रकट गर्न चाहन्छु धन्यवाद तपाईँलाई पनि यसरी मलाई यो सूर्योदय एफएममा आफ्नो कार्यक्रममा बोलाएर जुन एउटा सम्पूर्ण स्रष्टा सम्पूर्ण माझ आफ्ना भावना र विचारहरू मेरा आफ्ना सिर्जनाहरूलाई जुन एउटा पस्कने अवसर प्रदान गर्नुभयो यसका लागि म यो सम्पूर्ण सूर्योदय परिवार र विशेष गरी तपाईँको यो कार्यक्रम प्रति विशेष आभार प्रकट गर्न चाहन्छु हामी कार्यक्रम साहित्यिक यात्राको अन्त्यमा आइसकेका छौँ यद्यपि हामी अन्त्यमा आइरहँदा तपाईँलाई कार्यक्रम साहित्यिक यात्रा कस्तो लागेको छ कृपया हामीलाई सुझाव सल्लाह अनि प्रतिक्रिया पठाउन नभुल्नुहोला भन्न चाहन्छु सँगसँगै हामी कार्यक्रम साहित्यिक यात्रालाई तपाईँले हामीलाई इन्टरनेट अनलाइन मार्फत विश्वभर सुनिराख्नुभयो त्यसको लागि पनि म विशेष आभार प्रकट गर्न चाहन्छु र हामी कार्यक्रम साहित्यिक यात्राबाट विदा हुन चाहन्छौँ त्योभन्दा अगाडि आफ्नो साहित्यिक रचना अन्तिम साहित्यिक रचना सुनाइदिनु हुनको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु धन्यवाद मैले अब यो कवि मैले अहिले समाज र कविको बारेमा कुरा गरिरहँदा कवि पनि कस्तो हुनुपर्छ भन्ने सन्दर्भ उठाउने थिएँ जमर्को गरेको थिएँ त्यसै सन्दर्भमा मैले एउटा कवि तिमी भन्ने एउटा कविता लेखेको थिएँ त्यही यहाँ सुनाउन चाहन्छु भेटिन्छन् जुन शब्दका फुलहरू टिपेर ल्याऊ तिमी सुनिन्छन् जुन स्वर सङ्गीतहरू छोपेर गाऊ तिमी निन्दा दुख र कष्ट दृष्टि ननिका घाउ पचाऊ तिमी साथी हौ यही धरतीका सगसँगै आँसु बगाऊ तिमी आत्मा खोल फुटाल कष्ट पहरा छाँगा रगाऊ तिमी पत्थरबाट निकाल तेल रसिलो घाँटी भिजाऊ तिमी हावा झैँ भित्र घरको छामेर आऊ तिमी खिची तस्बिर शब्द शब्दहरूमा बाँडेर जाऊ तिमी खोला झैँ बगकल कलाइ लयमा भाका समाऊ तिमी बाँझो खेत भेजाऊ दौड गतिमा सृष्टि बचाऊ तिमी कोट्याउ तर घाउ घाउहरूमा दया सजाऊ तिमी लाऊ शीतल चोटमा हृदयको मलम र पट्टी तिमी जाऊ जाऊ फलाक काव्य रसिलो सुनसान जङ्गलतिर गाउँ गाउँ न राष्ट्र खातिर सधैँ शान्ति सुमङ्गलतिर शालिकमै सुख ठान मान घरको कर्कर पचाऊ तिमी आफ्नो वृद्धपना लुकाउन सधैँ जाँगर बढाऊ तिमी साहित्यकार हुँदा घरका श्रीमतीहरूले पनि हेला गर्छन् रे किन भन्दा कमाउँदैनन् साहित्यकार दुखी हुन्छन् गरिब हुन्छन् त्यो साहित्यमा साहित्यमा समर्पण गरेको समय अन्य व्यापार बिजनेसतिर लगाएको भए धेरै पैसा कमाउँथ्यो भन्ने चाहना परि श्रीमतीले समेत राख्ने भएको हुनाले साहित्यकारले जहिले पनि दुःख र कष्ट अर्काको कर्कर हेला घृणा सहिरहनुपर्छ तर पनि हाम्रो धर्म हो हामीले समाजका विकृति विसङ्गतिहरूलाई उजागर गर्दै तिनीहरूलाई समाज समक्ष ल्याएर समाजलाई सुधार्न हामीले कुनै न कुनै रूपबाट योगदान पुर्याउनु पर्दछ हवस् त आजलाई आफ्नो महत्त्वपूर्ण समय प्रदान गर्नुभएकोमा म धेरै धेरै आभार प्रकट गर्दै अहिलेलाई भने बिदा गर्छु धन्यवाद हवस् आदरणीय श्रोताहरू कार्यक्रम साहित्यिक यात्रा सुनेर बस्नु भएकोमा तपाईँ सम्पूर्णमा म विशेष आभार प्रकट गर्दै आजलाई भने कार्यक्रम साहित्यिक यात्राको समय सकिएको छ यति भन्दै अर्को हप्ता आजकै समयमा उपस्थित हुनेछु भन्दै बिदा हुन चाहन्छु हवस् त नमस्कार शुभरात्रि शुभ सपनी शुभ साता रूप हुँदैन जसको रङ्ग हुँदैन रूप हुँदैन जसको रङ्ग हुँदैन जन्मिँदै जो कसैको ढङ्ग हुँदैन रूप हुँदैन जसको रङ्ग हुँदैन पुरा गर्दै प्रक्रिया सपारेर लेख्दै जाँदा रूप हुँदैन जसको रङ्ग हुँदैन जन्मिँदै जो कसैको ढङ्ग हुँदैन पुरा गरी प्रक्रिया सपारेर लेख्दै जाँदा भरिन्छ पाता साहित्यले नियम भङ्ग हुँदैन रूप हुँदैन जसको रङ्ग हुँदैन जन्मिँदै जो कसैको ढङ्ग हुँदैन